वर्तमान राजनैतिक गतिरोधको निकास के हुन सक्छ जनप्रतिनिधिलाई शासन गर्ने अधिकार जनताले प्रदान गर्छ नयाँ निर्वाचनमा गएर मतदाताको मतलाई चाहिँ बुझ्नुपर्ने हुन्छ संविधान सभा भनेको पटक पटक चुनाव गर्ने विषयवस्तु नभएको हुनाले संविधान सभाले नै संविधान बनाउनु पर्छ कानुन व्यवसायी के भन्छन् वकिलले अदालतले अहिले जे कानुन छ त्यसैको व्याख्या गर्ने हो त्यसले गर्दा अहिले हामीले बोल्ने भनेको अहिले जे छ त्यसैमा बोल्ने हो अन्तरिम संविधान दुई हजार त्रिचालिला अठार बन्यो भने पुनस्थापन पनि हुन सक्दैन कानुनी बाटोबाट निर्वाचन पनि हुन सक्दैन के छन् त विकल्प त्यो बाटोको फुकाउने जिम्मा चाहिँ कसको हो भने दलहरूले यो चाहिँ अब खोला पौडेर तर्ने कि दलतिर पुल छ पुलबाट तर्ने भन्ने विषय जस्तो मात्रै हो जे विषयहरू बाँकी छन् त्यसको लागि घोषणा गर्न सम्भव छ भने घोषणा गर्ने नभए जनमत सङ्ग्रहमा जाने यो विषय चाहिँ सहमति गर्ने भनेर संविधान घोषणा गर्नु चाहिँ उपयुक्त विकल्प हो सहकर्मी अर्जुनको साथमा आइतबार राति आठ बजे सुन्न नभुल्नुहोला कार्यक्रम तार्किक निष्कर्ष मात्र रेडियो सैलुङ सामुदायिक एफएम एक सय चार मेगा हर्जमा Thank you.